बढी याद गर्छौँ भौगोलिक दृष्टिले धेरै टाढा भए पनि लाग्छ हाम्रै वरिपरि हाम्रो मान्छे हामीसँग हाँसिरहेको छ हामीसँग बोलिरहेको छ जब दुःख पर्छ जब दुःख पर्छ जब पीडा पर्छ तब हाम्रो आफ्नो मान्छे नै हामीलाई सम्झाइरहेको जस्तो लाग्छ हामीलाई नै माया दिइरहेको लाग्छ हाम्रो मायाले जब दुःख परेर हामी भक्कानेर रुन खोज्छौँ त्यो बेला अङ्गालोमा हाम्रो मान्छेले हामीलाई नै लिइरहेको जस्तो हुन्छ अङ्गालोमा बाँधिरहेको जस्तो आभास गर्छौँ हामी सायद यो माया नै होला जुन भौगोलिक दूरी टाढा भएर पनि हामी एकअर्काको सामुन्ने आउने सामने भएको आवाज गर्छौँ अझ जब जब हामी दुःखमा पर्छौँ जब जब हाम्रो आँखाबाट आँसुका धाराहरू चुइन्छ तब अझ बढी हामी हाम्रो मान्छेलाई याद गर्छौँ तपाईँका जीवनमा पनि यस्ता पलहरू होलान् जुन पलहरूमा तपाईँको आफ्नो मान्छे तपाईँसँग छैन तपाईँको आफ्नो जिन्दगी तपाईँको आफ्नो जीवनसाथी तपाईँसँग छैन तर पनि तपाईँ उहाँलाई हरेक पल याद गर्नुहुन्छ हरेक पल सम्झनुहुन्छ मुटुमा उप्रति उब्जिएका मायाहरूलाई उसम्म पुर्याउने एउटा माध्यम खोज्नुहुन्छ हो त्यस्तै एउटा माध्यम हो कार्यक्रम मुटुदेखि मुटुसम्म अनि मुटुदेखि मुटुसम्म तपाईँको मायाका ती अनुरागहरू तपाईँका ती प्रेमका भावनाहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा उपस्थित भइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र जिन्दगी दुःख हो जिन्दगी सुख हो कहिलेकाहीँ दुःख जस्तो लाग्छ जिन्दगी कहिलेकाहीँ सुख जस्तो लाग्छ जिन्दगी कहिले हाँसो कहिले रोदन हामीलाई यस्तै लाग्छ जिन्दगीमा तैपनि जिन्दगीलाई हरेक पल सुखमय बनाउनका लागि कोही एउटा यस्तो मान्छे चाहिन्छ जसले हाम्रो जिन्दगीमा खुसी नै खुसी बन्न सकोस् हरेक दुःखहरूमा हो हामी रोइरहेका हुन्छौँ तर पनि यस्तो मान्छे हुन्छ जसको थोरै मुस्कानले मात्रै पनि हामी रोमाञ्चित हुन्छौँ खुसी हुन्छौँ जब एउटा फुल फुल्दा रोमाञ्चित हुन्छ भमरा जसरी आकाशका ताराहरूसँगै झलमल झलमल झलमलाउँछ जुनहरू एउटा जुन जो आकाशबाट चिहाउँछ प्रेमी जोडीहरूलाई त्यस्तै एउटा मान्छे होस् हाम्रो जिन्दगीमा जसको हरेक खुसीहरूले हामीलाई पनि जिन्दगीमा खुसी दिन सकोस् सायद तपाईँ सोचिरहनु भएको होला आफ्नो मान्छेलाई अँध्यारो रातमा चिसो छ कतै सिरानी आँसुले भिजाउँदै हुनुहुन्छ होला कोही साथीहरू कोही साथीहरू सम्झिएर आफ्नो मान्छेलाई लेख्दै हुनुहुन्छ होला गजल अनि मुक्तकहरू तपाईँ जुनसुकै अवस्थामा रहनु भए पनि तपाईँको माया तपाईँको मायालुको साथ र माया तपाईँको साथमा होस् यही कामना गर्दै आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा छु कार्यक्रम मुटुदेखि मुटुसम्ममा पनि आफ्नो मनका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी W W W dot facebook dot com slash radio server पेजमा पनि तपाईँले हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँ भने कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर गीतिका आवाज तपाईँको लागि अगर तुझको भी प्यार हो जाए रब करे तुझको भी प्यार हो जाए आह रब करे तुझको भी प्यार हो जाए यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाज र W W W dot radio server dot com dot एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म आज अलि रुगाले ग्रस्त भएको छु आवाज केही फरक सुनिरहनु भएको होला र सोच्दैछु भोलि अनुराग पनि कसरी सञ्चालन गर्ने होला यस्तै भयो भने तैपनि तपाईँको माया नै हो जसको कारणले गर्दा मलाई तानेर ल्याउँछ स्टुडियोको यो चिसो स्टुडियोसम्म पनि यो स्टुडियो चिसो छ तर पनि तपाईँको मायाले न्यानो भएको आभास गर्छु सायद तपाईँ पनि <coughs> आफ्नो मायालुलाई सम्झँदा यस्तै न्यानोपनको आभास गर्नुहुन्छ होला अनि मुटुमा धेरै भावनाहरू आउँछन् होला ती भावनाहरू कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी राख्ने कोसिस गरिरहेका छौँ यतिखेर कार्यक्रम सुरु हुनु अगावै साथीहरूले एसएमएस गरिसक्नु भएको छ पच्चिसजना साथीहरूको एसएमएस मैले प्राप्त गरिसकेको छु अन्य एसएमएसहरू पनि झरिरहेका छन् पहिलो एसएमएस लिन चाहन्छु हाई दादा खाना खानुभयो त म ठुलो थालीबाट लक्ष्मण गोले सुन्दर रहेछ तिम्रो मुहारमा म दुःखीले चिन्न सकिनँ अमूल्य रहेछ तिम्रो माया म गरिबले किन्न सकिनँ भन्नुभएको छ योभन्दा नै अरू केही लेख्नु भएको थियो होला यति मात्रै आएको छ थ्याङ्क यू सो मच लक्ष्मणजी तपाईँको यो एसएमएसको लागि यस्तै हो जब हामी कसैबाट धोका पाउँछौँ कहिलेकाहीँ हामी गरिब भएकै कारणले धोका खाएको हो कि भन्ने हामीलाई पर्छ तर पनि कहिलेकाहीँ वास्तविकता गरिबी भन्दा पनि अरू कुराहरू हुन्छ कहिलेकाहीँ हामी समाजअनुसार चल्न सक्दैनौँ समाजको तडक भडकले गर्दा पनि कहिलेकाहीँ हामी मायामा हाम्रा सोचहरू विचलित हुन्छन् जस कारणले गर्दा एकअर्काबाट नै धोका खाइरहेको अवस्थाहरू पनि हुन्छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानु खानुभयो त म ठुलो थलीबाट लक्ष्मण गोले भन्नुभएको छ लक्ष्मणजीले पुरै दोहोऱ्याएर गर्नुभएको छ तर त्यति नै आएको छ थ्याङ्क यू सो मच दाजु म हेटौँडा नमस्ते दाजु म हेटौँडा सोह्रबाट दिपा लामा भन्नुभएको छ मेरो मुटु बीलाई love you and Sarovar and हजुरलाई पनि मिस यु भन्दै छुट्टिन्छु ओके बाबाई गुड नाइट भन्नुभएको छ thank you so much Dipaji तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु म हेटौँडा सोह्रबाट विक्रम लामा उही मेरी कान्छु दिपालाई love you and miss you too भन्दै छुट्टिन्छु ओके बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अहिले भर्खरै एसएमएस गर्नुभएको दिपाजी हो कि अर्कै दिपाजी पढ्नुभयो त्यो चाहिँ मलाई थाहा भएन जे होस् तपाईँहरू जो जसलाई माया गर्नुहुन्छ सदैव माया गर्नुहोला सदैव खुसी रहनुहोला अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु म भैँसे छबाट प्रदीप सिंह आजको मेरो एसएमएस भन्नुपर्दा माई डियर सुजिता थिङलाई I love you I miss you भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो एसएमएसको लागि र सुजिताजीले पनि तपाईँको यो एसएमएस पाइसक्नु भएको होला अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा मिसमिना भैँसीबाट तिमीलाई भेट्नको लागि भगवान्सँग भाकेको छु बिर्सिँदैन तिमीलाई मनमुटुमा राखेको छु विकास लभ यु भन्नुभएको छ ओके बबाई भन्नुभएको छ विकासजी विदेशमा हुनुहुन्छ सायद उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ कि ए अपेक्षा गरौँ Sabinaji thank you so much तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो त बी रोहिणी बल फ्रम किसेडी आज मेरो सन्देश भन्नुपर्दा माई लभली फ्रेन्ड शान्ति बिरामी हुनुहुन्छ उसलाई केटो विल्सन भन्न चाहन्छु and all the and all my दा एन्ड माई भन्नुभएको छ यति मात्र आयो thank you so much Rohiniji तपाईँको एसएमएसको लागि र शान्तिजी बिरामी हुनुहुँदो रहेछ उहाँलाई पनि हाम्रो तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना र तपाईँका एसएमएसहरू आइरहेका छन् तपाईँका कमेन्टहरू आइरहेका छन् र यतिखेर अर्को एसएमएस पढ्न चाहन्छु लेख्नु भएको छ हाइदा मे भैँसे साथबाट Bimala Syangtan my lovely all फ्रेन्डलाई मिस यु एन्ड विशेष गरी मेरो मुटुको धड्कन यसलाई miss you love you and युलाई पनि भन्नुभएको छ thank you so much Bimalaji तपाईँको एसएमएसको लागि योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो कि यम आई मात्र आएछ अरू पनि केही लेख्नु भएको भए सरी यति मात्र आयो अर्को एसएमएस गर्नुभएको छ hello bro it's me Devika Ghalan from Hetauda पन्ध्र टुटेपानीबाट आज भन्नुपर्दा म मेरो अल फ्रेन्डलाई miss you and love you भन्न चाहन्छु bye bro have a sweet trip भन्नुभएको छ thank you so much Devika बहिनी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दा how are you me Roshani Bal from Kisedi दादा आजको सन्देश भन्नुपर्दा मेरो उही निष्ठुरे कालेलाई miss you and love you उसले त बिर्सिसक्यो होला तर मैले बिर्सेको छैन भन्नुभएको छ योभन्दा पनि अरू पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच यस्तै हो भएमा कहिलेकाहीँ हामीलाई बिर्सेर जानेलाई पनि हामी बिर्सन सक्दैनौँ जे होस् खुसी रहनुहोला दुःखी कहिले नहुनुहोला Roshaniji thank you so much तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ म हेलो दादा इट्स मी जिना थिङ हेटौँडा पन्ध्र टुटेपानीबाट आज भन्नुपर्दा माई हट पीलाई love you and miss you good night sweet dream भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दाजु सन्चै हुनुहुन्छ त मि मकवानपुरबाट मनिषको कान्छु माई लभली डियर मनिषलाई धेरै मिस गर्दैछु कान्छु सो प्लिज डियर माई य माया माया नमार ल आई लभ यु मनिष भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ है हाल खबर I miss you lot for for यफलाई पनि and I miss you my all friend and are you are you yes भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई यो एसएमएसको लागि नाम चाहिँ कता पुगेको नै यति मात्र आयो अर्को एसएमएस गर्नुभएको छ हेरपा सत्र फ्रम कमानेबाट हाई दादा मे अनि साथी खाना भयो त दादा मेरो कालीलाई लभ यु भन्छु बाई टेक केयर भन्नुभएको छ खाना भइसकेको छ कालीजीले पनि तपाईँको यो सन्देश पाइसक्नु भएको होला एकैछिनमा एसएमएस या फोन चाहिँ आउँछ है त अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ त खबर बी सार्ता बल फ्रम भैँसे छ किसिडी बलटोलबाट भन्नुपर्छ है मेरो मनको साथी बिरानो परदेश कतारमा बस्नुहुने बालकृष्ण भन्नुभएको छ योभन्दा पछाडि केही पनि आएको छैन जे होस् बालकृष्णजीलाई उहाँको सन्देश होला अवश्य पनि उहाँले पाइसक्नु भएको छ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्ते मि उमेश तामाङ फ्रम हेटोडा छब्बिस लालझाडीबाट दादा मेरो सन्देश भन्नुपर्दा मिको भोइसमा जति पनि साथीहरू चिरपरिचित हुनुहुन्छ उनीहरू भन्नुभएको छ यति मात्र आयो तपाईँको SMS thank you so much तपाईँको यो एसएमएसको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ उमेशजीको पढे हाई दादा हेटौँडा पन्ध्रबाट सञ्जीव बैजू मेरो अल फ्रेन्ड फ्रेन्ड ल फ्रेन्डलाई miss you good night okay bye bye भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस पढ्दैछु हाई दादा मे भैँसे साथबाट Kali Tamang my lovely all फ्रेन्डलाई मिस यु एन्ड विशेष गरी मेरो मोटु यसलाई लभ यु सो मच भन्छु दादा बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा आइएम सङ्घर्षशील सङ्गीता नगरकोटी हेटौँडाबाट दादा किन मायामा बिछोड हुन्छ के मायाभन्दा पैसा ठुलो हो त दादा माया ठुलो हो भने किन टाढिएर बाँच्नुपर्छ भन्नुभएको छ अरू पनि के लेख्नु भएको थियो होला यति मात्र आयो सङ्घर्षशील सङ्गीता नगरकोटीजीले लेख्नु भएको थियो उहाँले सोध्नु भएको छ किन मायामा बिछोड हुन्छ भन्नुभएको छ मायामा बिछोड दुई प्रकारले हुन्छ एक सदाको लागि बिछोड जो तपाईँलाई छोडेर जानुहुन्छ अथवा तपाईँले पनि कसैलाई छोडिदिनुहुन्छ त्यो एक प्रकारको बिछोड अनि अर्को बिछोड हुन्छ केही समयको लागि जुन हरेक मान्छेलाई के हुन्छ भन्दा हुन त मायाको परिभाषा दिने मान्छेहरूले माया नै सपथोक हो माया नै जीवन हो यो कुराहरू भन्नुहुन्छ म पनि भन्छु माया नै जीवन हो तर माया जीवन भयो भन्दैमा माया लाएर मात्र पनि सबै कुरा पुरा हुँदैन माया सँगसँगै हाम्रो एउटा ठुलो कर्तव्य हुन्छ जसले माया पनि प्रभाव पर्छ पार्छ जिन्दगीमा पनि प्रभाव पार्छ र तपाईँका हरेक पहिचानहरूमा प्रभाव पार्छ जस्तो कि तपाईँ मायालाई नै सबै थोक छा ठानेर सबै घरबार त्याग दिने अथवा जिन्दगी नै दिने गर्नुभयो भने त्यो मायाको कुनै अर्थ हुँदैन त्यसैले पनि माया सबथोक हुँदाहुँदै पनि केही यस्ता कुराहरू छन् जसलाई हामी कर्तव्य भन्छौँ कर्तव्य पुरा भएन भने मायाको पनि कुनै अर्थ हुँदैन त्यसैले कहिलेकाहीँ बिछोड यस्तो अर्थमा पनि हुन्छ कि हामीले आफ्नो कर्तव्यहरू पुरा गर्नका लागि केही समयको लागि एकअर्काबाट टाढिनुपर्ने अवस्थाहरू पनि आउँछ ती अवस्थाहरूमा पनि हामी बिछोड भएको महसुस गर्छौँ पीडा हुन्छ र अर्को लेख्नु भएको छ के भन्दा पैसा ठुलो हो भन्नुभएको छ माया र पैसालाई एकातिर राखेर पैसालाई एकातिर मायालाई अर्कोतिर राखेर जोख्ने मेसिन त छैन माया नाप्ने मेसिन त छैन तर अरूले के भन्छन् थाहा छैन सङ्गीताजी तर म भन्छु मायाभन्दा पैसा ठुलो होइन तर हामी मान्छे भएर माया मात्रै गरेर कति दिन बाँच्न सक्छौँ कि हाम्रो समाजले हामीलाई पैसा बिना बाँच्न दिन्छ प्रश्न त्यो हो हाम्रो मैले देखेको हो र त म गलत हुन सकौँला तर श्रोताहरूलाई के लाग्छ साथीहरूलाई के लाग्छ थाहा छैन माया भन्दा पैसा ठुलो होइन र पनि माया बिना हामी बाँच्न सक्दैनौँ पैसा बिना पनि हामी बाँच्न सक्दैनौँ पैसा बिना यो समाजमा हामी जिउन पनि सक्दैनौँ पैसा भएन भने एउटा मान्छे भएर बाँचिरहेको मान्छेलाई पनि पैसाले राक्षस बनाउँछ पैसाकै कारणले गर्दा कोही पनि मान्छे आजभोलि एउटा सत्य मार्गमा सत्मार्गमा चल्नका लागि चाहिँ कहिले पनि सक्षम हुँदैनन् जब पैसाका कुराहरू आउँछन् जब समाजका कुराहरू आउँछन् मान्छेले नियम तोड्छ तोड्छ मान्छेले पैसाको लागि छुच्चा पनि भन्छ फटा पनि भन्छ चोर पनि भन्छ त्यस्तो बेला मैले तपाईँलाई माया ठुलो भन्ने कि पैसा ठुलो भन्ने हो हाम्रो मनले भन्छ माया नै ठुलो हो तर समाजले पैसा बिना बाँच्न दिँदैन यो वास्तविकता हो समाजमा यस्ता आवश्यकताहरू हुन्छन् पैसाले नै हाम्रो ग्रेड छुट्याउने गर्छ पैसाले नै वर्ग छुट्याउने गर्छ वर्गको कुराहरू अहिले मात्र होइन पहिलादेखि पनि आइरहेका छन् एउटा गरिब वर्गको मनको कुरा गरिब वर्गको मनका मायाहरूलाई गरिब वर्गकै मनले मात्र बुझ्न सक्छ यो धारणा पनि छ राजनीतिमा पनि गरिब वर्गलाई गरिब वर्गले नै बुझ्न सक्छ त्यसैले पनि यो माया र पैसा ठुलो पैसामा कुन ठुलो भन्ने जुन प्रश्न छ म भन्छु माया ठुलो हो तर माया भएर मात्र पनि जिन्दगी चल्दैन यो चाहिँ वास्तविकता हो सदैव ध्यान राख्नुहोला थ्याङ्क यू सो मच अलिकता बढी चर्चा गरे सङ्गीता डगरकोटीजीले एसएमएस गर्नुभएको थियो आज नौ बजेर सैँतिस मिनट गइसकेको छ सन्चो छैन त्यसैले पनि आज दस बजेभन्दा उता कार्यक्रम नलाने सोचमा छु तपाईँका थुप्रै एसएमएसहरू छन् कमेन्टहरू पनि थुप्रै आइरहेका छन् ती कमेन्टहरू पनि पढ्छु एसएमएस पढ्न चाहन्छु यतिखेर हाई दादा खाना भए त हजुरको म निराज लामा बस्तीपुरबाट माया किन लाग्छ यति भनिदिनु माया दादा छ माया किन लाग्छ मैले विगतको दिनहरूमा पनि भन्ने गरिरहेको छु माया एउटा आसक्ति हो होइन एउटा ध्यान हो पनि भन्छन् मायालाई मायाको परिभाषा दिनेहरूले माया किन लाग्छ ठ्याक्कै यसको जवाब मसँग छैन निरजी तपाईँले ठ्याक्कै जवाब पनि खोज्नुभएको होला तर सबैले दिने जवाबहरू फरक फरक हुन्छन् म चाहिँ भन्छु जब कसैले तपाईँप्रति पनि सहानुभूति राख्छ कसैले तपाईँलाई आफ्नो ठान्छ र तपाईँ पनि उहाँलाई आफ्नो ठान्नुहुन्छ तब माया लाग्छ कहिलेकाहीँ तपाईँले घृणा गर्ने गरिरहनु भएको मान्छेलाई पनि कहिलेकाहीँ केही समयपछि उसको पनि तपाईँलाई माया लाग्छ कारण के त उसले तपाईँलाई पनि केही हो भन्ने ठान्छ उहाँको जिन्दगीमा तपाईँको केही महत्त्व छ भन्ने उहाँले पनि बुझ्नुहुन्छ र यस्तो बेला तपाईँलाई पनि उहाँप्रति माया लाग्छ र उहाँलाई पनि तपाईँप्रति माया जाग्छ यो तपाईँलाई भने मैले माया किन लाग्छ भन्ने बारेमा यो ठ्याक्कै सही जवाब चाहिँ होइन अवश्य पनि सही जवाफहरू मध्येबाट एउटा जवाफ हो र धेरै साथीहरूको यस्तै प्रश्नहरू पनि हुन्छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि धेरै साथीहरूको एसएमएस र कमेन्टहरू बाँकी छन् म एकैछिन गीत राख्छु त्यस पछाडि तपाईँका एसएमएस र कमेन्टहरू लिएर पुनः फर्केर आउनेछु रेडियो सर्भर सुन्दै गर्नुहोला पहिले पहिले बार मोहब्बत के हे मैले थोरै मात्र राखियो गीत कार्यक्रममा तपाईँका थुप्रै कमेन्टहरू बाँकी छन् एसएमएस बाँकी छन् र आज दस बजीभन्दा उता नलाने सोचमा छु आज सन्चो छैन त्यसैले पनि र तपाईँका कमेन्टहरू लिन चाहन्छु म यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हट जुन मकवानपुरकै एकमात्र कमेडी रेडियो स्टेसन र चौबिसै घन्टा प्रसारण हुने एकमात्र मकवानपुरको रेडियो स्टेसनहरूमध्ये मकवानपुरको एकमात्र चौबिसै घन्टा प्रसारण हुने रेडियो स्टेसन पनि हो र यतिखेर कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र यतिखेर म तपाईँको कमेन्टहरू लिन गइरहेको छु पहिलो कमेन्ट गर्नुभएको छ सन्जिना सानुजीले सुपर लासु दाई म सन्जिना उही काले अजयलाई लभ यु भबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ पागल प्रेमी विशाल तामाङजीले सास जहिलेसम्म रहन्छ मेरो यो मुटुमा तबसम्म तिम्रो बाटो हेरिरहन्छु म तिम्रो खुसी रहँ जहाँ भए पनि मैले यही नै माग्छु सधैँ भगवान्सँग भन्नुभएको छ तिम्रो ओठमा खुसी भन्नुभएको छ मैले केही मिस गरेर पढेँ जस्तो लाग्यो सरी त्यसको लागि हाई दाजु आइम हेटौँडा बाह्र भोर्लेबाट पागल प्रेमी विशाल तामाङ एन्ड मेरो मनमुटुमा सजाएको अल फेसबुक फ्रेन्डलाई miss you too and love you मेरो लभली सिस लभली यसको लागि धेरै मिस गरिरहेको छु भन्न चाहन्छु ओके बाई दाजु गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ युनिसा तामाङजीले लेख्नुहुन्छ हाई दादा मि युनिसा हेटौँडाबाट मेरो शिष बन्दना लेख्नु भएको होला बब्दना लेख्नु भएको छ वन्दनालाई कल गर्नु ल ल बोल्न मन लागिरहेको छ भनिदिनु न है भन्नुभएको छ ल वन्दनाजी कार्यक्रम सुनिरहनु भएको छ भने युनिसाजीले तपाईँलाई सम्झिरहनु भएको छ फोन गर्नु होला है त थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ चित्र कुरुङभाङजीले उहाँ लेख्नुहुन्छ हाई गुड इभिनिङ नमस्कार म Chitra Kurungbhang romantic media group Terhathum specially सन्देश भन्नुपर्दा बेस्ट फ्रेन्ड सानो सन्जितालाई लभ यु भन्न चाहन्छु थ्याङ्क्स भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सन्जी तामाङजीले लेख्नुहुन्छ हाई दादा विसञ्जित लामा फ्रम पदम पदमपोखरीबाट माया बिनाको जीवन अधुरो हुन्छ किनभने मायाबाट नै सफलता प्राप्त हुन्छ किन माया लाग्छ किन दादा भन्नुभएको छ माया किन लाग्छ भन्ने बारे मैले अघि नै पनि जवाब दिएको थिएँ सन्जीजी सायद तपाईँले थाहा पाइसक्नुभयो होला जब कसैले तपाईँलाई पनि आफ्नो हो भन्ने आभास दिलाउँछ तब माया लाग्छ यो नै मेरो जवाब हो अरू कुराहरू पनि धेरै होलान् माया सम्बन्धी तर सबैको एउटै जवाब हुँदैन मैले यति मात्रै भने थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ युआरएन मगरजीले नमस्ते हो दाजु म युआरएन Magar miss you all my दोस्ट ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको कमेन्टको लागि माफ गर्नु एसएमएस भने त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ जेनी थापा मगरजीले उहाँ लेख्नुहुन्छ I miss you my brother Himal Pulami Magar भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ औँसीको रातमा इन्द्रमान आत्माजीले मेरो मनको dear baby miss you a lot तिमीले जति घृणा गरे पनि म तिमीलाई सधैँ आफ्नै मान्छे सम्झेर आत्माभित्र राख्नेछु के गर्नु जीवन यस्तै रहेछ बेबी तिमी जहाँ जस्तो अवस्थामा छौ सधैँ ह्याप्पी हुनु दुश्मनको आँखा नलागोस् तिम्रो जीवनमा सधैँ खुसी छाओस् म यही चाहन्छु love you my heart baby you your best friend औसीको रातमा इन्द्रमान आत्मा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि इन्द्रमानजी र तपाईँको आफ्नो मान्छेले पनि यो सन्देश पाइसक्नु भएको होला ऋतु मैले अलिकति नाम बिर्सेछु तपाईँको आफ्नो मान्छेको माफ गर्नुहोला र यतिखेर अर्को कमेन्ट छ अविरल प्रेमीजीले गर्नुभएको छ अविरल प्रेमी विशदजीले उनलाई भेट्ने आशामा रात भएछ उनलाई भेट्ने आशामा रात भएछ त्यही रात उनको अन्तै बात भएछ आफैलाई भुलेर माया दिए उनलाई आफैलाई भुलेर माया दिए उनलाई मैले दिएको माया उनलाई बात भएछ हिजोसम्म भन्थिन् तिमी मेरो जीवन हिजोसम्म भन्थिन् तिमी मेरो जीवन दुई चार दिनको दुरीमै अर्कैको हात भएछ त्यही रात उनको अन्तै बात भएछ बाहना रहेछ उनको बाचा कसम खानु बाहना रहेछ उनको बाचा कसम खानु मलाई के थाहा उनको मनमा पाप रहेछ त्यही रात उनको अन्तै बात भएछ उनलाई भेट्ने आशामा राहत भएछ हेलो दादा यो चिसो मौसमको न्यानो माया छ है तपाईँलाई बि अविरल प्रेमी मिसन फ्रम निबुवाटार नौ दोहा कतारबाट आज म मेरो छोटो एसएमएस दिन्छु दादा मेरो बाबा मम्मी अनि मेरो साथीहरू बबिता मोक्तान युनि साथी कल्पना कल्पी तामाङ तामाङ बेमला शिष सलिना भोमजन एलिना पाखरेन भैँसीको समिना लामा शिषलाई miss you so much bye good night भन्दै बिदा हुन्छु दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अन्य साथीहरूको पनि थुप्रै कमेन्टहरू छन् ती कमेन्टहरू पनि म क्रमशः राख्ने कोसिस गर्दैछु नौ बजेर सडचालिस मिनट गइसकेको छ तपाईँको केही एसएमएसहरू म यतिखेर राख्न चाहन्छु मैले कहाँसम्म एसएमएस पढेँ धेरै साथीहरूको एसएमएस आइसकेको रहेछ सङ्घर्षशील सङ्गीताजीको पढिसकेको थिएँ निरजजीको पनि पढिसकेको थिएँ अर्को एसएमएस गर्नुभएको छ र तपाईँलाई अब आग्रह भने अब चाहिँ तपाईँ एसएमएस नगर्नुहोला प्लिज किन भन्दा मैले सबै एसएमएसहरूलाई अब स्थान दिन सक्दिनँ होला अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्र दादा मे भैँसे साथबाट माई डियरको सुजिता थिङ मेरो मुटुको माया प्रदीप तामाङलाई love you and miss you so much okay दादा bye good night and take care भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन सन्चै हुनुहुन्छ मि मनिष लामा मकवानपुरबाट सन्देश प्यारी कान्छु युनिसालाई धेरै धेरै miss you and love you हजुरलाई पनि मिस यु है दाजु ओके टेक केयर भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ आँसु दिनेलाई माया गर्छु हाँसु दिनेलाई होइन साथ दिनेलाई विश्वास गर्नु धोका दिनेलाई होइन हाई दादा me Roshani Bal from Kisidi my our friend अनि एनी टाइम मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा मि सबिना आँखाको आँसु रोकेर पनि तिम्रै निम्ति बाँचिदेऊला विकास हजारौँ अह विकास रहेछ है दादा लेख्नु भएको छ आँखाको आँसु रोकेर भए पनि तिम्रै निम्ति बाँचिदेऊलाई विकास हजारौँ चोट सहेर पनि तिम्रै निम्ति हाँसिदेऊलाई विकास लभ यु मायालु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्ते म रोसी रोजी रोगी होइन के लेख्नुभयो उहाँले रोसी हो है भन्नुभएको छ ओहो मैले के पढेछु अघि नै अर्को नाम उल्टो पढेछु कि जस्तो लाग्यो उहाँले आरओएसआई रोसी हो भन्नुभएको छ है मेरो नेम रोगी भनी एसएमएस पढ्नुहुन्छ जहिले पनि बट रोसी हो म हेटौँडा पाँचबाट भन्नुभएको छ रोजी होला सायद उहाँको आरओएसआई मैले रोगी भनिनँ कि जस्तो लाग्छ तैपनि मैले भुलवश रोगी उच्चारण गरेको भए सरी भन्न चाहन्छु अहिले तपाईँले आरओएसआई लेखेर पठाउनु भएको छ यसलाई मैले नेपाली अनुसार नै रोसी भनेर पढेँ अलिकता इङ्ग्लिस अनुसार भए रोजी भनेर पढेँ केही गलत भएको भए माफ गरिदिनु होला म हेटौँडा पाँचबाट एसएमएस गरेको मेरो एसएमएस छ भन्नुभएको छ यति मात्र आएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादाबी भैँसी साथबाट सुजिता थिङ माई डियर प्रदीपलाई love you and miss you too भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को सिमस गर्नुभएको छ हाई दादा बे हेटौँडा पन्ध्रबाट सञ्जीव बैज्यू मेरो अल फ्रेन्डलाई miss you and good night भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा इट्स मे सुमन फ्रम हटियाबाट मेरो एसएमएस भन्नुपर्दा मेरो वाइफ एन्ड छोरीलाई love you and miss you okay भाइ दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म रोजी सुवेदी डो नो ल भन्नुभएको छ जहिले पनि मेरो नेम चाहिँ हजुरले रोगी भनेर एसएमएस पढ्नुहुन्छ रोगी होइन ल भन्नुभएको छ मैले थाहै नपरेको अरे कहिले रोगी भनेर पढेछु सायद यो रुगा लागे बेला डाकी सुराएर अलि रोगी भयो कि <laughs> रोजी भन्नुपर्ने ठाउँमा माफ गर्नु होला त्यसको लागि म भनिरहेको छु तपाईँलाई अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु म भैँसे छबाट रवि आज आजको मेरो एसएमएस भन्नुपर्दा माई डियर चाँदनीलाई मुटुभरिको माया and get get well soon भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच उहाँलाई हाम्रो तर्फबाट नि शीघ्र स्वास्थ्य लाभको कामना अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु म दिपा लामा मेरो जीवनसाथी विक्रम एन्ड मेरो मुटुको टुक्रा सुगमलाई miss you and love you so much भन्दै छुट्टिन्छु okay bye bye have sweet dream भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो त आकाशमा जुन छ तर तर त्यसलाई टिप्न सकिँदैन मुटुमा माया छ तर तिमीलाई भन्न सकेको छैन मि सम समन लामा हेटौँडा पन्ध्रबाट एन्ड गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो त मि हेटौँडा पन्ध्र पोखरीबाट सञ्जना घलान मेरो लभली लक्ष्मण गोलेलाई miss you and love you miss you and good night भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा it's me Umesh Tamang from Hetauda छब्बिस लालझाडीबाट मिको सन्देश उही मेरो मायालु सरगमलाई आई लभ यु अनि भुवन एन्ड उसको जिएफ बीलाई बिसिआर साथी भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाइदा के छ आइएम सरोज घलान बनेपा हेरपा बाइस साँझ बोटेबाट भन्नुपर्दाखेरि मेरो ए टु जेड फ्रेन्डहरूको धेरै धेरै याद आउँछ सबैलाई मिस गरिरहेको छु एन्ड भन्नुभएको छ यति मात्र आयो थ्याङ्क सो मच सरोजी तपाईँको एसएमएसको लागि र मैले एसएमएस बन्द गरेँ आजको लागि अन्तिम एसएमएस हाई दादा मे हेटौँडा पन्ध्र ठुलो थालीबाट सिजन लामा मेरो लभली स्विट मेरो मुटुको धडकन जे जेलाई miss you and love you and good night okay bye bye भन्नुभएको छ थ्याङ्क यू सो मच सिजनजी तपाईँको एसएमएसको लागि र मैले एसएमएस बन्द गरेको घोषणा गरेँ आज मलाई एसएमएस गर्नुभएको थियो कतिजना साथीहरूले साथीहरूको म कतिजना साथीहरूले गर्नुभएको थियो एसएमएस हेर्दैछु पैँतालिसजना साथीहरूले एसएमएस गर्नुभएको थियो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ र अब भने मैले एसएमएस बन्द गरेँ तपाईँका थुप्रै कमेन्टहरू बाँकी छन् पढ्ने कोसिस गरिरहेको छु तर पढ्न नपाए पनि तपाईँका नामहरू मात्रै भए पनि कार्यक्रममा स्थान दिनेछु र नौ बजेर बाहन्न मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा त्यसैले पनि अब तपाईँका थुप्रै कमेन्टहरू छन् पनि पढ्न पाउँदिनँ केही साथीहरूको कमेन्ट पढ्ने प्रयास गर्छु र त्यो पनि सकिएन भने चाहिँ सरी <laughs> त्यो बाहेक अरू कुनै उपाय पनि रहेन मैले भन्ने अर्को कमेन्ट पढ्दैछु म यतिखेर पूजा गोले पागलले पनि लेख्नु भएको रहेछ उहाँले पूजा गोले सुपिमाजीले हेलो दाई सन्चै खाना भयो हजुरको के छ न्यु न्युज म पूजा गोले हटिया नौबाट आज मेरो मनको शिष सबिना लामा विमला तामाङ बबिता सन सनिरा मोक्तान अविरल दाई SP and Raj plus Basanti भाउजू बसमाडीको फ्रेन्ड पूजालाई लभ यु दाई यो माया किन लाग्छ के किन माया किन लाग्छ कि किन मलाई विश्वास लाग्दैन किन के दाई किन के हुन्छ यो मेरो उमेरको दोष हो कि या के हो दाई भन्नुभएको छ विश्वास लाग्दैन किन मलाई विश्वासै लाग्दैन भन्नुभएको छ माया किन लाग्छ मैले अघि नै भनिहालेँ कसैले तपाईँलाई आफ्नो सोध्छ र आफ्नोपनको आवाज दिन्छ भने त्यस्तो बेला हामीलाई माया लाग्छ र मायामा विश्वास लाग्दैन भन्नु खोज्नुभएको कि पूजाजीले मायामा विश्वास लाग्दैन यसको मतलब तपाईँ मायामा पर्नु भएको छैन <laughs> दुईवटा कारण हुन्छ एउटा तपाईँ मायामा पर्नु भएको छैन अर्को तपाईँले मायामा धोका पाउनु भएको छ यो मध्ये एउटा कन्फर्म हो यदि तपाईँ मायामा पर्नु भएको छ धोका पाउनु भएको छैन भने तपाईँलाई मायामा अवश्य पनि विश्वास लाग्छ किनकि हामी जब कसैलाई माया गर्छौँ ठुला ठुला सपनाहरू देख्छौँ सँगै बस्ने सँगै जिन्दगी काट्ने सुख दुःख सँगै बाँड्ने त्यसैले पनि मायामा विश्वास भइहाल्छ र साँच्चै नै विश्वास छैन भने चाहिँ दुईमध्ये एक हो त्योमध्येमा तपाईँ धोका पाउनुभयो या तपाईँले माया गर्नुभएको छैन यो चाहिँ मलाई पनि थाहा भएन तपाईँले सुटुक्क भन्न सक्नुहुन्छ र अब भने म तपाईँको कमेन्टहरू पढ्न सक्दिनँ धेरै साथीहरूको कमेन्टहरू बाँकी थियो तर मैले दुःखको साथ भन्नुपर्छ मैले ती सबै कमेन्टहरूलाई अब भने राख्न पाउँदिनँ र तपाईँको नाम मात्रै भए पनि लिन चाहन्छु यतिखेर ऋतु राईजीले कमेन्ट गर्नुभएको थियो ऋतुजी तपाईँलाई धेरै धेरै धन्यवाद छ गोर्खाली इवरजीले कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी पागल प्रेमी विशाल तामाङजीले पुनः दोहोऱ्याएर कमेन्ट गर्नुभएको थियो रहेछ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी आशिष इसाराजीले कमेन्ट गर्नुभएको थियो आशिषजी यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी निशा गौतमजीले कमेन्ट गर्नुभएको थियो निशाजीलाई पनि धेरै धेरै धन्यवाद छ मनिस्टर बाई बोय दिवस दिवस भन्नुभएको छ उहाँले नाम अलिकता मैले अगाडि पढ्दैछु दिवस कोलेजीले पठाउनु भएको रहेछ थ्याङ्क यू सो मच लेवटबाट थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि त्यसै गरी तामाङ रूपमा सपनाजीले कमेन्ट गर्नुभएको थियो uh, सपनाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी टुक्रिएको भन्न हाम्रो मिनाजीले कमेन्ट गर्नुभएको थियो मिनाजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी भुवन तामाङजीले गढी नौबाट कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ मौसम तामाङजीले कमेन्ट गर्नुभएको थियो uh, तपाईँलाई यो कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद हाडी खोला चारबाट गर्नुभएको थियो पागल प्रेमिकाजी अर्थात् मेनुका मेन्दु ब्लोनजीले हाडी खोलाबाट कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ अविरल लामाजीले कमेन्ट गर्नुभएको थियो अविरलजी यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अवि लामाजीले कमेन्ट गर्नुभएको थियो अविजी यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी तामाङ बिमलाजीले कमेन्ट गर्नुभएको थियो बिमलाजीलाई पनि धेरै धेरै धन्यवाद छ सबिना लामाजीले कमेन्ट गर्नुभएको थियो सबिनाजीलाई पनि धन्यवाद सुमन थापाजीले कमेन्ट गर्नुभएको थियो सुबोधजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ पदम पोखरीबाट सम्झनु भएको थियो सुमन थापाजीले hi bro WhatsApp it's me Suman Thapa from Padam Pokhari I am new caller of your programme मुठीदेखि मुठीसम्म I like so much this programme bro I really hear you and your programme every weekly Tuesday and what's a fabulous programme you make it bro see dreams come true bro good night भन्नुभएको छ सुमनजी थ्याङ्क यू सो मच सुमनजी आज पहिलोचोटि हुनुहुन्थ्यो हर्डली वेलकम पनि र अन्त्यमा भए पनि हतार हतारमा तपाईँको एसएमएस पढेँ थ्याङ्क यू सो मच तपाईँको यस्तै माया सधैँ रहिरहोस् त्यसै गरी रोमे अर्जितजीले कमेन्ट गर्नुभएको छ सन्तोष नगरकोटीजीले thank you so much Mani साबलजीले कमेन्ट गर्नुभएको छ थ्याङ्क यू सो मच रोमे अर्जितजीले पुनः दोहोऱ्याएर कमेन्ट गर्नुभएको थियो रहेछ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि र अन्य साथीहरूको पनि कमेन्ट बाँकी छ कि म एकचोटि हेर्दैछु तपाईँको नाम मात्र भए पनि कार्यक्रममा राख्ने कोसिस गरिरहेको छु र यतिखेर तपाईँका सबै कमेन्टहरू मैले नाम चाहिँ उच्चारण गरिसकेको छु कि जस्तो लाग्यो त्यही पनि हेर्दैछु तिम्रो तिम्रो कान्छीजीले कमेन्ट गर्नुभएको रहेछ गुड नाइट सम्पूर्ण फ्रेन्डलाई भन्नुभएको रहेछ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि तपाईँ सम्पूर्ण साथीहरू ज जसले कमेन्ट गर्नुभयो धेरै धेरै धन्यवाद त्यसै गरी एसएमएस गर्नुहुने पैँतालिसजना साथीहरूलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरी रेडियोबाट मलाई स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँ र मेरो भेट भोलि साँझ भोलि रात गते नौ पन्ध्र बजे कार्यक्रम अनुरागमा हुनेछ तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री